के पाएनौ ममा मलाई छोडेर गयो के पाएनौ ममा मलाई छोडेर गयो अजर अमर हाम्रो सम्बन्ध तोडेर गयो के पाएनौ ममा मलाई छोडेर गयो अजर अमर हाम्रो सम्बन्ध तोडेर गयो उसले दिने खुसी जति मैले पनि दिन्थेँ होला उसले दिने खुसी जति मैले पनि दिन्थेँ होला तर अनायासै बाटो अन्तै मोडेर गयो अजर अमर हाम्रो सम्बन्ध तोडेर गयो के पाएनौ ममा मलाई छोडेर गयो उसले जति माया तिमलाई मैले पानी दिन्थे होला हो उसले जति माया तिमलाई मैले पानी दिन्थे होला संसारका सारा खुशी संसार संसारका सारा खुशी तिम्रै लागि खिन्थे होला संसारका सारा खुसी तिम्रै लागि किन्थे होला उसले जति माया तिमीलाई मैले पनि नमस्कार मिठा रसिला मुक्तक अनि मेरो सवाल तपाईँको जवाब विशुद्ध मुक्तकहरूको एक मात्र कार्यक्रम कार्यक्रम हो चार लाइन मुक्तको आजको योरको नयाँ श्रृङ्खला सँगै यहाँ सम्पूर्णलाई हार्दिक स्वागत छ प्रतिबाट साथ दिन साथी श्यामसँगै तपाईँकै मुक्तक मनको साथी सुनिल महतो तपाईँलाई फर्कुङको आवाज दिलाउने सामुदायिक रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेगाहरू सुनिरहनु भएको छ सँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot com मार्फत तपाईँ संसारभर यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ कार्यक्रमसँगै हामी आउँछौँ प्रत्येक साताको शुक्रबार राति बिबिसी नेपाली सेवापछि लगभग दस बजेको समय हामी तपाईँसँगै रहन्छौँ खास गरी तपाईँको मुक्तक तपाईँको आवाजमा नि तपाईँको मुक्तक यो सुनिलको आवाजमा दुई तरिकाबाट हामी कार्यक्रममा तपाईँलाई सहभागी सहभागी गराउने गर्छौँ तर आज तपाईँलाई थाहा छ मैले गएको श्रृङ्खला गएको श्रृङ्खलामा नै गएको साता नै यहाँलाई जानकारी गराएको थिएँ अर्को साताबाट अर्को साता पछिका श्रृङ्खलाहरूमा हामी केही परिमार्जित रूपमा उपस्थित हुनेछौँ यानि कि साउनको पहिलो पहिलो साताबाट हामी केही परिमार्जित स्वरूपमा उपस्थित हुनेछौँ भने यो महिनामा हामी पुरानै फर्मेट अनुसार कार्यक्रममा उपस्थित भएका छौँ आज महिनाको अन्तिम श्रृङ्खला त्यो कारणले गर्दा म एक्लै स्टुडियोमा छैन केही साथीहरूलाई दुईजना मुक्तकै साथीहरूलाई आज पनि स्टुडियोमा मैले लिएर उपस्थित भएको छु कार्यक्रममा खास गरी सहभागिता जनाइरहने साथीहरू र कार्यक्रमको कार्यक्रम खास गरी कार्यक्रमसँग निकट रहनुभएका साथीहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष रूपमा कुराकानी गर्ने गर्छौँ र उहाँहरूका मुक्तकहरू हामी प्रत्यक्ष उहाँहरूकै आवाजमा सुन्ने पनि गर्छौँ आज दुईजना साथीहरू हुनु छ सुरुमा म आफ्नो मुक्तकहरूसँगै आफ्नो परिचय दिनु म अनुरोध गर्न चाहन्छु कहिले उनी मेरी जस्तै लाग्छ कहिले उनी मेरी जस्तै लाग्छ मिलन हुन्छ कि फेरि जस्तै लाग्छ कहिले उनी मेरी जस्तै लाग्छ मिलन हुन्छ कि फेरि जस्तै लाग्छ जता हेर्छु मिठास मात्र देख्छु जता हेर्छु मिठास मात्र देख्छु सुकेशमा सजाएको जेरी जस्तै लाग्छ कहिले उनी मेरी जस्तै लाग्छ मिलन हुन्छ कि फेरि जस्तै लाग्छ नमस्कार म दामोदर सापकोटा दाउँ अर्को साथी पनि हुनुहुन्छ उहाँलाई पनि कृपया आफ्नो मुक्तकसँगै आफ्नो परिचय दिनुहुन म अनुरोध गर्न चाहन्छु माया चाहन्थे आफ्नै चियन दिएर गई माया चाहन्थे आफ्नै चियन दिएर गई अनि मस्त निदाउने सिरान दिएर गई माया चाहन्थे आफ्नै चियान दिएर गई अनि मस्त निदाउने सिरान दिएर गई म मध्यरातमा मात्रै आउँछु बिजन म मध्यरातमा मात्रै आउँछु बिजन भन्दै आफ्नो थोरै पहिचान दिएर गई माया चाहन्थे आफ्नै चियान दिएर गई अनि मस्त निदाउने सिरान दिएर गई नमस्कार म बिजन बाबु खनाल वीरेन्द्र बहुमुखी क्याम्पस शब्दवाटिका साहित्य समूहबाट पुगा आज समयको दुईजना साथीहरू वीरेन्द्रभुवन क्याम्पसमा गठित साहित्यिक संस्था शब्दवाटिकाबाट हामी कार्यक्रममा ल्याएका छौँ र कार्यक्रममा सहभागिता जनाइरहनुभएका साथी सँगै कार्यक्रमसँग निकट रहनुभएका साथीहरूलाई हामी प्रत्यक्ष स्टुडियोमा ल्याउने गर्छौँ पुगा आज उहाँहरूका मुक्तकसँगै हामी केही मुक्तकमा सवाल जवाब पनि मा केन्द्रित गराउनेछौँ उहाँहरूका मुक्तकहरू हामी मैले जानकारी पाएअनुसार उहाँका केही मुक्तकहरू सवाल जवाबमा केन्द्रित रहनेछन् भने उहाँको एकल मुक्तक पनि हामी सुन्छौँ पहिला एकल मुक्तक सुनौँ हामी केही एकल मुक्तक सुन्छौँ त्यसपछि हामी सवाल जवाब तर्फ लागौँला सुरुमा हामी बिजनतर्फ जान्छौँ बिजन यहाँको केही मुक्तकहरू सुनौँ मेरो सम्मानमा कोरिएको तुल खोसिदेऊ मेरो सम्मानमा कोरिएको तुल खोसिदेऊ काँडै काँडा भयो जीवन फुल खोसिदेऊ मेरो सम्मानमा कोरिएको तुल खोसिदेऊ काँडै काँडा भयो जीवन फुल खोसिदेऊ म देश बनाउन लागि परिरहेकै बेला म देश बनाउन लागि परिरहेकै बेला मलाई अनुसरण गर्ने फुल खोसिदेऊ काँडै काँडा भयो जीवन फुल खोसिदेऊ मेरो सम्मानमा कोरिएको टुल खोसिदियो म अर्को पनि मेरो मुक्त फेरि वाचन गर्न चाहन्छु प्रितमा रम्ने चाहनालाई जगाइदेऊ न सानो प्रितमा रम्ने चाहनालाई जगाइदेऊ न सानो कसलाई साची राख्छु प्रेम लगाइदेऊ न सानो प्रितमा रम्ने चाहनालाई जगाइदेऊ न सानो कसलाई साची राख्छु प्रेम लगाइदेऊ न सानो प्रस्ताव राख्दा लजायो कि डरमानी बसेकी हौ प्रस्ताव राख्दा लजायो कि डरमानी बसेकी हौ प्रीत सागरमा सयर गर्छु बगाइदेऊ न सानो कसलाई साक्षी राख्छौ प्रेम लगाइदेऊ न सानो प्रीतमा रम्ने चाहनालाई जगाइदेऊ न सानो निकै मिठो मुक्तको वाचन गर्नुभएको छ बिजन बाबु खनालका दुईवटा मुक्तक हामीले सुनिसकेका छौँ अब दामुको मुक्तक सुन्छौँ दामोदर सापकोटा दामु पनि हाम्रो बिचमा हुनुहुन्छ उहाँका मुक्तक उहाँ पनि लगातार हामी दुईवटा मुक्तक सुन्छौँ उहाँका त्यसपछि हामी कुराकानीतर्फ लागौँला फोन गर्दा सधैँ बिजी बुझ्नै गाह्रो भयो फोन गर्दा सधैँ बिजी बुझ्नै गाह्रो भयो यालजी कुनका छाडी सिजी बुझ्नै गाह्रो भयो फोन गर्दा सधैँ बिजी बुझ्नै गाह्रो भयो यालजी कुनका छाडी सिधी बुझ्नै गाह्रो भयो कहिले भन्छौ तिम्रो मेरो सम्बन्ध नै छैन कहिले भन्छौ तिम्रो मेरो सम्बन्ध नै छैन कहिले तिमी मेरो निजी बुझ्नै गाह्रो भयो फोन गर्दा सधैँ बिजी बुझ्नै गाह्रो भयो यालजी कुनका छाडी सिजी बुझ्नै गाह्रो भयो अर्को मुक्त पनि सुन्छ त्यो पङ्क्षी पिन्जडाबाट आजाद हुँदैछ त्यो पङ्क्षी पिन्जडाबाट आजाद हुँदैछ वर्षौँपछि आफ्नैसँग मुलाकात हुँदैछ त्यो पङ्क्षी पिन्जडाबाट आजाद हुँदैछ वर्षौँपछि आफ्नैसँग मुलाकात हुँदैछ ऊ त्यस्तो गरे यस्तो अतीत भन्दै ऊ त्यस्तो गरे यस्तो अतीत भन्दै मानौ धेरै समयको आँसु बर्सात हुँदैछ त्यो पङ्क्षी पिन्जडाबाट आजाद हुँदैछ पछि आफ्नैसँग मुलाकात हुँदैछ पुगा निकै मिठो मुक्तक हामीले सुनिसकेका छौँ विजनमा खनाल र दामोदर सापकोटा दामुका दुई दुईवटा मुक्त सुन सुनिसकेका छौँ अब हामी थोरै कुराकानीतर्फ लाग्छौँ म सुरुमा बिजनतर्फ जान चाहन्छु बिजन यहाँको नयाँ नौलो खबर के छ मेरो एकदम राम्रो रमाइलो भन्नुपर्छ कार्यक्रममा सधैँ सहभागिता जनाउने गर्नुहुन्थ्यो र आज प्रत्यक्ष स्टुडियोमा आउनु पाउनु भएको छ कस्तो लागिरहेछ एकदम खुसी लागिरहेछ मलाई यो ध्रुव तारा एफएमले सामुदायिक रेडियो ध्रुवताराले यो अवसर दियो म एकदम खुसी छु सुनिलजीप्रति पनि एकदम आभारी छु म भन्नुपर्छ अनि कार्यक्रममा आजकल खास केमा व्यस्त हुनुहुन्छ तपाईँ चाहिँ म अहिले हाम्रो पढाइको विदा भएको कारणले घरतिर नै छु मम्मी बुवाहरूलाई सघाउने भन्नुपर्छ म दामुतर्फ जान चाहन्छु दामु कार्यक्रम तपाईँ निकै सुन्नुहुन्छ नजिक रहनुहुन्छ तर कार्यक्रममा थोरै सहभागिता कम जनाउनुहुन्छ र पनि सुनेर धेरै धेरै हामीलाई साथ दिनुहुन्छ र मुक्तहरू फेसबुकमा पठाइरहनुहुन्छ आज प्रत्यक्ष स्टुडियोमा बस्नु पाउनु भएको छ कस्तो लागिरहेछ मलाई धेरै नै राम्रो लागिरहेको छ म अलि अल्छी भएको हुनाले पनि त्यति रेडियोको नजिक छैन म त्यति फोन चाहिँ गर्दिनँ तर पनि जो सुनिलजीसित र फेसबुकमा चाहिँ हाम्रो मुक्त आदान प्रदान भइरहन्छ त्यस कारणले यहाँ बोलाएर मलाई यहाँसम्म ल्याइदिनु भएकोमा खुसी लागेको छ अनि आजकल खास केमा व्यस्त हुनुहुन्छ तपाईँ चाहिँ आजकल बिदा त छ तर एउटा सानो जबले गर्दाखेरि अलि म उतै व्यस्त छु थोरै साहित्यतिर लाग्न चाहन्छु म दामुलाई सोध्छु जस्तै हरेकको एउटा मुड चाहिन्छ अरे यो साहित्य रचना गर्न पनि वास्तवमा तपाईँले कस्तो मुडमा लेख्नुहुन्छ यो साहित्य रचना गजल मुक्तहरू कस्तो मुडमा लेख्नुहुन्छ जब मलाई केही कुराहरू देख्छु जब दिलमा छुन्छ जब छोयो भने तब मेरो चल्छ त्यस कारणले जसले पनि सायद लेख्छ दिललाई छोएर नै लेख्छ मेरो पनि त्यस्तै छ अहिले भन्छ नि प्रेममा डुबेको जो कोही साहित्यकार हुन्छ अरे कस्तो लाग्छ यहाँलाई सायद त्यो तितो सत्य हो जस्तो लाग्छ मलाई चाहिँ अनि तपाईँ पढ्नु भएको चाहिँ छैन खै म पढिनँ चाहिँ भन्न सक्दिनँ तर छु पनि भन्न सक्दिनँ भनेपछि शुद्धधारमै हुनुहुन्छ अझै पनि म बिजनतर्फ जान चाहन्छु बिजन कस्तो लागिरहेछ एकदम राम्रो रमाइलो लागिरहेको छु भन्नुपर्छ मैले दामुलाई सोधेको प्रश्न कि प्रेममा डुबेको हरकै साहित्यकार हुन्छ यो कुरालाई तपाईँ कतिको स्वीकार गर्नुहुन्छ इन्कार गर्नुहुन्छ त्यो आफ्नो एउटा मोड हुन्छ जहाँसम्म लाग्छ प्रेममा पढ्दैमा चाहिँ साहित्यकार भइन्छ भन्ने पनि होइन साहित्यकार हुनलाई प्रेममा पर्नै पर्छ भन्ने पनि होइन मेरो विचारमा हुनसक्छ त्यो सयमा एक दुईजना हुन सक्नुहुन्छ तर बिजनले जति पनि साहित्यिक रचना गर्नुहुन्छ प्रायः सिङ्गारिक आउँछन् होइन सिङ्गारिक धारका मुक्तहरू बढी लेख्नुहुन्छ सिङ्गारिक धारका साहित्य रचना अलिक बढी गर्नुहुन्छ त्यो कारणले यसो मैले विचार गरेको बिजनको कहीँ कतै माया बस्या छ त्यो नहोला पनि भन्न सकिन्न जहाँसम्म लाग्छ मलाई वीरेन्द्र क्याम्पसमा साथीहरूको यत्रो हौसला प्रदान हुनुमा मेरा सिङ्गारिक मुक्तकहरू नै अथवा गजल भन्नुपर्छ त्यसले नै साथ दिएको हो कि जस्तो मलाई लाग्छ हुन्छ हामी अर्को मुक्तक सुन्छौँ त्यसमा सवाल जवाफतर्फ लाग्ला अर्को मुक्तक सुन्छौँ फुटकर मुक्तक अर्को मुक्तक सुनौँ किन मौन छ सरकार निधाएको हुनुपर्छ किन मौन छ सरकार निधाएको हुनुपर्छ ढालनी तरबार निधाएको हुनुपर्छ किन मौन छ सरकार निधाएको हुनुपर्छ ढालनी तरबार निधाएको हुनुपर्छ कैदीबन्दी सुरुङबाटै आवत जावत गर्छन् कैदीबन्दी सुरुङबाटै आवत जावत गर्छन् कतै त्यो कारागार निधाएको हुनुपर्छ किन मौन छ सरकार निधाएको हुनुपर्छ ढालनी तरबार निधाएको हुनुपर्छ ढाल अनि तरबार निदाएको हुनुपर्छ किन मौन छ सरकार निदाएको हुनुपर्छ निकै मिठो मुक्तक निकै चोटिलो निकै जोसिला मुक्त आइरहेका छन् अब हामी दामुको मुक्त अर्को सुन्छौँ न सम्बन्ध जोड्न सक्छु न सम्बन्ध जोड्न सक्छु न तिमीलाई छोड्न सक्छु न सम्बन्ध जोड्न सक्छु न तिमीलाई छोड्न सक्छु जातीयताको छाप छ मुटुभित्र जातीयताको छाप छ मुटुभित्र न यो संस्कार तोड्न सक्छु न सम्बन्ध जोड्न सक्छु न तिमीलाई छोड्न सक्छु वास्तविकतै जस्तो लाग्यो कि कुरा सुन्दा दामुको खै वास्तविकता चाहिँ सायद होइन होला अरूको देखेर लेखेको हुनसक्छ <laughs> कतिपय मुक्तहरू यसो आउँछन् बिजनका र दामुका मुक्त यसो सुन्छु कतै वास्तविकता हो जस्तो लाग्छ मलाई त खै त्यो तपाईँलाई लाग्ने कुरा हो तर हो न हो त्यो म अझै कन्फ्युजमा छु आफै कन्फ्युजमा हुनुहुन्छ भनेपछि अरूलाई अरूलाई पनि कन्फ्युजमै पाइराख्नु भएको छ क्या सायद म त्यस्तो कन्फ्युजमा पार्ने मान्छे त होइन तर पनि सायद छैन न होला तर म चाहिँ छु है हुन्छ कार्यक्रम चार लाइन मुक्तक सुनिरहनु भएको छ भोकरमाथ रेडियो सुन्दै हुनुहुन्छ सुनिरहनु भएको छ भने फर्मको आवाज दिलाउने सामुदायिक रेडियो ध्रुवतारा फ्रिक्वेन्सी मोडुलेसनको उनानब्बे दशमलव आठ मेगा र इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news सिटाउन डट कम मार्फत तपाईँ संसारभर यो कार्यक्रम एकसाथ गरिरहनु भएको छ हामी एउटा सुन्दर आवाज सुन्छौँ त्यसपछि पुनः आउँछौँ रेडियो सुन्दै झलक देख ना पाए उनकी right now हजुर भर्खर मात्रै रेडियो सुन्दै हुनुहुन्छ सुनिरहनु भएको छ भने फर्किङको आवाज दिलाउने सामुदायिक रेडियो ध्रुवतारा फ्रिक्वेन्सी मोडुलेसनको उनानब्बे दशमलव आठ मेगार्स र इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot com मार्फत तपाईँ संसारभर यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ र हामी यो महिनाको अन्तिम श्रृङ्खलामा छौँ त्यो कारणले गर्दा म एक्लै छैन दुईजना मुक्तिकै साथीहरू प्रत्यक्ष स्टुडियोमा हुनुहुन्छ दामोदर सापकोटा दामु सँगै बिजन बाबु खनाल आज प्रत्यक्ष हाम्रो स्टुडियोमा हुनुहुन्छ र उहाँका मुक्तक सुनिरहेका छौँ सँगै अब भने हामी सवाल जवाफतर्फ लाग्नुपर्छ सवाल जवाफ उहाँहरूले तयार गरी ल्याउनु भएको छ बस रमाइलोको लागि मात्र यो सवाल जवाफ हामी तपाईँलाई सुनाउँदैछौँ यो सवाल जवाफ हामी तपाईँको लागि पेस गर्दैछौँ र यसमा खास गरी दामोदर सापकोटा दामुका सवालहरू हुनेछन् भने बिजनबाबु खनालका जवाबहरू हुनेछन् त्यो त्यसरी हामी यो कार्यक्रमलाई अगाडि बढाउनेछौँ सवाल जवाब हामी सुरु गर्छौँ दामोदर सापकोटाका दामुका सवालहरू सँगै बिजनबाबु खनालका जवाबहरू अब हामी अब हामी सुरु गर्दैछौँ मेरो सवाल हर रात सपनीमा तिमीलाई सम्झिरहेको छु हर रात सपनीमा तिमीलाई सम्झिरहेको छु तिमी गयौ क्षितिज पारी तिम्रो तस्बिर छोएको छु हर रात सपनीमा तिमीलाई सम्झिरहेको छु तिमी गयौ क्षितिज पारी तिम्रो तस्बिर छोएको छु धोकेबाज विश्वासघाती भन्न मन छ तिमीलाई धोकेबाज विश्वासघाती भन्न मन छ तिमीलाई कल्पनामा आउँदा तिमी परेली यो धोएको छु हर रात सपनीमा तिमीलाई सम्झिरहेको छु दामोदर सापकोटा दामुको सवाललाई म आफ्नो जवाफ दिँदैछु हर रास सपनीमा रोएर गल्ती गऱ्यौ हर रास सपनीमा रोएर गल्ती गऱ्यौ अनि मेरो तस्बिर छोएर गल्ती गऱ्यौ हर रास सपनीमा रोएर गल्ती गऱ्यौ अनि मेरो तस्बिर छोएर गल्ती गऱ्यौ धोकेबाज विश्वासघाती भन्नसम्म भनेपछि धोकेबाज विश्वासघाती भन्नसम्म भनेपछि अनायासै त्यो परेली धोएर गल्ती गऱ्यौ हर रास सपनीमा रोएर गल्ती गऱ्यौ अनि मेरो तस्बिर छोएर गल्ती गऱ्यौ हे बैगुनी दो बाटोमा छाडी गयो किन हे बैगुनी दो बाटोमा छाडी गयो किन मिठा मिठा सपना देखाइ मारिगयो किन हे बैगुनी दो बाटोमा छाडी गयो किन मिठा मिठा सपना देखाइ मारिगयो किन चाहन्थे म आफ्नै खुसी फुल्न अनि झर्न चाहन्थे म आफ्नै खुसी फुल्न अनि झर्न कोपिलामै हागालुची थाली गयो किन हे बैगुनी दो बाटोमै छाडी गयो किन मिठा मिठा सपना देखाई गयो किन उहाँको सवालमा म फेरि आफ्नो जवाफ दिँदैछु बाध्यता थियो बिच बाटोमै छाडिजानु पर्यो बाध्यता थियो बिच बाटोमै छाडिजानु पर्यो मेरा आफ्नै सारा सपना मारिजानु पर्यो बाध्यता थियो बिच बाटोमै छाडिजानु पर्यो मेरा आफ्नै सारा सपना मारिजानु पर्यो मेरो पनि चाहना हो फलाउने फुलाउने मेरो पनि चाहना हो फलाउने फुलाउने यस्तै पर्यो कोपिलामै फालिजानु पर्यो बाध्यता थियो बिच बाटोमै छाडिजानु पर्यो मेरो आफ्नै सारा सपना मारिजानु पर्यो सवाल तिमी बिना जिउन गाह्रो हो तिमी बिना जिउन गाह्रो भयो फाटेको मन सिउन गाह्रो भयो तिमी बिना जिउन गाह्रो भयो फाटेको मन सिउन गाह्रो भयो डोली चढी बाछा कसम तोडी हिँड्यौ डोली चढी बाछा कसम तोडी हिँड्यौ अश्रुधारा हुन गाह्रो भयो तिमी बिना जिउन गाह्रो भयो फाटेको मन सिउन गाह्रो भयो उहाँको सवाललाई म फेरि आफ्नो जवाफ दिँदैछु एक्लै एक्लै जीवन जिउनुपर्छ काले एक्लै एक्लै जीवन जिउनुपर्छ काले फाटेको मन हाँसी हाँसी सिउनुपर्छ काले एक्लै एक्लै जीवन जिउनुपर्छ काले फाटेको मन हाँसी हाँसी सिउनुपर्छ काले जसले जे चाहन्छ त्यो कहाँ पाइन्छ र जसले जे चाहन्छ त्यो कहाँ पाइन्छ र अनायासे अश्रुधारा पिउनुपर्छ काले एक्लै एक्लै जीवन जिउनुपर्छ काले फाटेको मन हाँसी हाँसी सिउनुपर्छ काले पुगा निकै रमाइलो भइरहेको छ सवाल जवाब सुन्दै गर्दा तपाईँले पनि सायद कार्यक्रम सुन्न निकै मजा आइरहेको छ जस्तो लागिरहेको छ र बस रमाइलो लागि मात्र हामी यो सवाल जवाब यहाँलाई दिँदैछौँ दामोदर सापकोटा दामुका सवालहरू सँगै बिजन बाबु खनालका यी जवाबहरू यो जवाब सवाल जवाब सुन्दै गर्दा कतै मुक्तिकमा दोहोरी चलिरहेको भान तपाईँलाई पनि भइरहेको छ मलाई पनि यो भान भइरहेको छ हामी ननस्टप यही सवाल जवाफलाई जोडिरहेका छौँ फेरि हामी सवाल जवाफतर्फ लाग्छौँ सवाल मायामा सबैको हार हुन्छ यो सत्य हो मायामा सबैको हार हुन्छ यो सत्य हो मनका कुरा आँखैबाट सञ्चार हुन्छ यो सत्य हो मायामा सबैको हार हुन्छ यो सत्य हो मनका कुरा आँखैबाट सञ्चार हुन्छ यो सत्य हो आँखा जुधे माया हुने यो कस्तो खेल रहेछ आँखा जुधे माया हुने यो कस्तो खेल रहेछ माया भए सारा इच्छा साकार हुन्छ यो सत्य हो मायामा सबैको हार हुन्छ यो सत्य हो मनका कुरा आँखैबाट सञ्चार हुन्छ यो सत्य हो यहाँ मायामा सबैको हार नहुनसक्छ यहाँ मायामा सबैको हार नहुनसक्छ सक्छ आँखैबाट मनका कुरा सञ्चार नहुनसक्छ यहाँ मायामा सबैको हार नहुन सक्छ आँखैबाट मनका कुरा सञ्चार नहुनसक्छ आँखा जुत्दैमा माया हुने खेल कहाँ छ र आँखा जुत्दैमा माया हुने खेल कहाँ छ र मायाले नै सारा इच्छा साकार नहुन सक्छ यहाँ मायामा सबैको हार नहुन सक्छ आँखैबाट मनका कुरा सञ्चार नहुन सक्छ चुपचाप तिम्रो दिलमा पस्न पाए हुन्थ्यो चुपचाप तिम्रो दिलमा पस्न पाए हुन्थ्यो तिमीलाई नै अङ्गालोमा कस्न पाए हुन्थ्यो चुपचाप तिम्रो दिलमा पस्न पाए हुन्थ्यो तिमीलाई नै अङ्गालोमा कस्न पाए हुन्थ्यो यो दिल त केवल तिम्रो लागि सदा खाली नै छ यो दिल त केवल तिम्रो लागि सदा खाली नै छ तिम्रो दिलको कुन्तर कान्तर बस्न पाए हुन्थ्यो चुपचाप तिम्रो दिलमा पस्न पाए हुन्थ्यो तिमीलाई नै अङ्गालोमा कस्न पाए हुन्थ्यो चुपचाप मेरो दिलमा पसेर देखाऊ चुपचाप मेरो दिलमा पसेर देखाऊ अनि मलाई अँगालोमा कसेर देखाऊ चुपचाप मेरो दिलमा पसेर देखाऊ अनि मलाई अँगालोमा कसेर देखाऊ यो दिल त कसै कसैको लागि खाली नै छ यो दिल त कसै कसैको लागि खाली नै छ सक्छौ भने कुना कुना प बसेर देखाऊ चुपचाप मेरो दिलमा पसेर देखाऊ अनि मलाई अँगालोमा कसेर देखाऊ तिमीसँग बिताएको रात बिर्सिएछु तिमीसँग बिताएको रात बिर्सिएछु दुःख पर्दा दिएको साथ बिर्सिएछु तिमीसँग बिताएको रात बिर्सिएछु दुःख पर्दा दिएको साथ बिर्सिएछु खै के भो के भो थाहै पाइनँ मैले खै के भो के भो थाहै पाइनँ मैले त्यो तिम्रो मायाको खात बिर्सिएछु तिमीसँग बिताएको रात बिर्सिएछु दुःख पर्दा दिएको साथ बिर्सिएछु स्वार्थी हुन्छन् बिताएको रात बिर्सन्छन् स्वार्थी हुन्छन् बिताएको रात बिर्सन्छन् अनि दुःखमा दिएको साथ बिर्सन्छन् स्वार्थी हुन्छन् बिताएको रात बिर्सन्छन् अनि दुःखमा दिएको साथ बिर्सन्छन् लाज लाग्नुपर्ने हो थाहै पाइन भन्दै हिँड्न लाज लाग्नुपर्ने हो थाहै पाइन भन्दै हिँड्न तिम्रै हुँ भन्दै दिएको हात बिर्सन्छन् स्वार्थी हुन्छन् बिताएको रात बिर्सन्छन् अनि दुःखमा दिएको साथ बिर्सन्छन् अनि दुःखमा दिएको साथ बिर्सन्छन् यो सवाल जवाफलाई हामी एकैछिन रोक्छौँ केही समय पछाडि पक्का यो मुक्त के दोहोरी हामी एकैछिनपछि सुरु गर्छौँ म कुराकानी थोरै जोड्छु एकछिन है एकछिन कुराकानी जोडौँ म बिजनतर्फ जान चाहन्छु बिजन जस्तै रेडियो तपाईँ जति पनि कार्यक्रममा सहभागिता जनाउनुहुन्थ्यो कार्यक्रम धेरै सुन्नुहुन्छ मलाई थाहा छ कार्यक्रममा धेरै सहभागिता जनाउनुहुन्छ कार्यक्रमप्रति केही सल्लाह सुझाव प्रतिक्रिया म यहाँको खोज्दैछु केही छ कार्यक्रमप्रति यहाँले दिनुपर्ने केही कार्यक्रमप्रति केही गुनासाहरू छ यहाँको मलाई जहाँसम्म लाग्छ कार्यक्रम राम्रो रूपमा एकदम चलिरहेछ तर पनि के छ भने टाइम चाहिँ हाम्रा साहित्यिक स्रष्टाहरू अब ध्रुवतारामै धेरै साथीहरूले फोन गर्नुहुन्छ फोन गर्दा कसैको फोन नलाग्न सक्छ मलाई जहाँसम्म लाग्छ ध्रुवतारा एफएमले यो समय बढाइदियोस् अथवा अर्को कार्यक्रमहरूमा अर्को पनि शुक्रबार बाहेक अर्को कुनै बार पनि राखिदियो भने विभिन्न ठाउँबाट आउने स्रष्टाहरूले पनि आफ्नो स्थान पाउनुहुन्थ्यो कि जस्तो लाग्छ मलाई अनि कार्यक्रमप्रति केही गुनासाहरू छन् कि छैनन् खासै मेरो गुनासो सुधार गर्नुपर्ने कुरा भनेको ध्रुवतारा एफएममा खासै सुधार गर्नुपर्ने प्रोग्रामहरू राम्रा राम्रा नै छन् होइन जहाँसम्म लाग्छ ध्रुवतारा एफएमले एकदम राम्रै गर्दै आइरहेको छ जस्तो लाग्छ मलाई म दामुतर्फ ला जान चाहन्छु दामु कार्यक्रम तपाईँ धेरै सुन्नुहुन्छ कार्यक्रमको निकट रहनुहुन्छ र पनि त्यो कारणले गर्दा म यहाँको सल्लाह सुझाव बुझ्न खोज्दैछु कार्यक्रम यहाँलाई कस्तो लाग्छ कार्यक्रम मलाई धेरै नै राम्रो लाग्छ तर त्यही हो बिजनले भनेकै कुरामा म सहमत छु यो कार्यक्रम एकदम छोटो भयो जस्तो लाग्छ साहित्यिकको लागि त्यस कारणले ध्रुवतारा एफएमले यो कार्यक्रमलाई हप्तामा दुई तिनचोटिसम्म चाहिँ एउटा नयाँ नयाँ श्रृङ्खला राख्न पायो भने धेरै राम्रो हुन्थ्यो कि हामी जस्तालाई भन्ने लाग्छ पक्का हामी तपाईँका सल्लाह तपाईँका सुझाव अनुसार कार्यक्रमलाई आगामी दिनमा परिष्कृत एवं परिमार्जित गर्दै अगाडि लैजानेछौँ र तपाईँका सल्लाह तपाईँका सुझावहरूलाई हामी चिन्तन मनन गर्दै अगाडि बढ्नेछौँ कार्यक्रम चाललाई मुक्तक सुनिरहनु भएको छ सवाल जवाब अझ बाँकी छन् हामी सवाल जवाब एउटा एउटा मात्रै जोडौँ त्यसपछि हामी फुटकर मुक्तहरू सुन्नतर्फ लाग्नुपर्छ सवाल त्यही मुक्तक दोहोरी हामी सुरु गर्छौँ दामुको पालो हुनुपर्छ मनमुटु घुमाइदिने जाली रहेछौ त मनमुटु घुमाइदिने जाली रहेछौ त लाली पाउडर पुस्दाखेरि काली रहेछौ त मनमुटु घुमाइदिने जाली रहेछौ त लाली पाउडर पुस्दाखेरि काली रहेछौ त मेरो मनको बगैँचामा फुल्छु भन्थ्यौ त मेरो मनको बगैँचामा फुल्छु भन्थ्यौ त पल्लो घरको फुलबारीको माली रहेछौ त मनमुटु घुमाइदिने जाली रहेछौ त लाली पाउडर पुस्दाखेरि काली रहेछौ त लाली पाउडर पुस्दाखेरि काली रहेछ त निकै मिठो सवाल निकै निकै शृङ्गारिक सवाल हामी जवाब सुन्छौँ बिजनको मनमुटु घुमाइँदैमा जाली भइँदैन मनमुटु घुमाउँदैमा जाली भइँदैन मन सफा भएपछि काली भइँदैन मनमुटु घुमाउँदैमा जाली भइँदैन मन सफा भएपछि काली भइँदैन तिम्रो मनको बगैँचामा फुल्ने रहर थियो तिम्रो मनको बगैँचामा फुल्ने रहर थियो फुल हेर्न जाँदैमा माली भइँदैन मन सफा भएपछि काली भइँदैन मनमुटु घुमाउँदैमा जाली भइँदैन तपाईँका कार्यक्रम चार लाइन मुक्तक सुनिरहनु भएको छ आज म एक्लै छैन स्टुडियोमा दुईजना साथीहरू प्रत्यक्ष स्टुडियोमा हुनुहुन्छ दामोदर सापकोटा दामु र बिजन बाबु खनाल जो साथीहरू खास गरी शब्दवाटिकासँग निकट हुनुहुन्छ र आज प्रत्यक्ष हामी स्टुडियोमा पाएका छौँ पाएका छौँ र सवाल जवाफ पनि केही समय रह्यो पछि रमाइलो लागि मात्र हामी यो सवाल जवाफ जोडेका थियौँ अन्यथा नलिनुहोला सँगै उहाँका उहाँहरूका एकल र फुटकर मुक्तकहरू पनि हामी सुनिरहेका छौँ म थोरै कुराकानी जोड्छु त्यसपछि मुक्तक सुन्नतर्फ लागौँला बिजनतर्फ जान चाहन्छु बिजन तपाईँ धेरै लेख्नुहुन्छ आजकल तपाईँका गजल मुक्तकहरू निकै शृङ्गारिक छन् सँगै देशप्रेमसँग उत्प्रोत भएका हुन्छन् र निकै मिठा गजल मुक्तकहरू लेख्नुहुन्छ वास्तवमा सुरुवात कसरी गर्नुभयो यहाँले गजल मुक्तक लेख्न थाल्नुभएको कति भयो म जब एसएलसी दिएर चितवन बसाइ भयो अनि त्यसपछि चाहिँ मैले खास रूपमा गजल मुक्तकमा हात हालेको भन्नुपर्छ म पहिलो मेरो यो गजल लेख्नलाई पहिलो मलाई जहाँसम्म मलाई एउटा आधार दिने साथीको रूपमा बसन्त भुजेल समर्पणलाई लिन चाहन्छु र म आफ्नै मेरो बुवाले पनि मलाई साथ दिनुहुन्छ सूर्यनाथ खनाल उहाँलाई पनि म कहाँ भुल्न सक्छु र अब भुल्ने कुरै भएन त्यसै गरी मलाई अङ्कल शिवप्रसाद खनालले पनि साथ दिनुभएकै हो उहाँले अघि बढ्नुपर्छ मलाई दामोदर सापकोटाले कक्षामा मैले नलेख्दा पनि उसले मलाई ले छोड्न आँट्दा पनि उसले मलाई छोड्न हुँदैन त अघि बढ्नुपर्छ भनेर जतिसम्म साथ दिनुभयो दामोदर सापकोटालाई कहाँ छुट्याउन सक्छु र उसलाई त म अब मेरो मनको साथ साथी एकदम नजिकको साथीको रूपमा लिन चाहन्छु यसरी नै अघि बढ्ने क्रममा धेरै धेरै सरहरूले म नाम लिइरहन पनि सक्दिनँ होला उहाँहरूको जे भने सम्झिन चाहन्छु सरहरू पुष्प अधिकारी अञ्जली सर नै हुनुहुन्छ अनि त्यस्तै गरी मेरो मामाले पनि मलाई एकदम मामाले सहयोग गर्नुहुन्छ विदेशमा हुनुहुन्छ उहाँ मेरो मामा अशोक तिमल सेना त्यस्तै गरी मामा रामचन्द्र तिमल सेना हजुरबा हजुरआमाहरूको पनि सहयोग छ भन्नुपर्छ पक्का हामी दामोदर तर्फ लाग्न चाहन्छौँ दामोदर यहाँले पनि निकै लेख्नुहुन्छ अरूलाई पनि लेख्नको लागि निकै हौसला दिनुहुन्छ यहाँले वास्तवमा तपाईँले चाहिँ सुरुवात कसरी गर्नुभयो मैले सुरुवात गर्ने क्रममा जब म वीरेन्द्र क्याम्पसमा पढ्थेँ त्यतिखेर नयाँ नयाँ हुँदाखेरि बिजन यहाँ उहाँ हुनुहुन्छ उहाँले चाहिँ गजलहरू जो लेख्नुहुन्थ्यो र अनि क्लासमै सुनाउने कार्यक्रम गर्नुहुन्थ्यो अनि म त्यसैकोलाई चाहिँ म केही उहाँलाई उहाँको चाहिँ सुन्ने र अनि प्रयास गर्ने गर्दा गर्दै मैले लेख्न सुरु गरेँ त्यसमा चाहिँ सबभन्दा ठुला चाहिँ म बिजनजीको मान्छु किनकि उहाँले नसुनाएको भए सायद म लेख्थिनँ होला र त्यसपछि साथ दिनेमा त्यस दिनपछि साथ दिनेमा पुष्पदायहरूलाई र घरका परिवारहरूले साथ नदिएको भए पनि सायद हुन्थेन होला र उहाँहरूलाई सबैलाई सबैबाट मैले सहयोग पाएर नै लेख्न सुरु गरेँ सबभन्दा विशेष म बिजनलाई मान्छु पक्का हामी कार्यक्रम चारलेन मुक्तकमा छौँ र आज पक्का दमदार मुक्तकहरू गजलहरू लेख्ने साथीहरू हामी प्रत्यक्ष स्टुडियोमा पाएका छौँ खास गरी चितवनका नयाँ उदयमान गजलकारहरू भनेर पनि हामी सायद यो भन्दै गर्दा सायद फरक नपर्ला दामोदर सापकोटा दामु र बिजन बाबु खनाल निकै मिठा रसिला मुक्तकहरूसँगै निकै सुन्दर गजलका शेरहरू उहाँले पनि रचना गर्नुहुन्छ आज प्रत्यक्ष स्टेडियम पाउँदा हामी पनि निकै खुसी भएका छौँ निकै आभारी छौँ उहाँहरूप्रति र केही फुट फुटकर मुक्तक सुन्छौँ त्यसपछि हामी लगभग कार्यक्रम अन्त्यतिर पनि छौँ बिदा हुन लगभग तयारी पनि गर्नुपर्छ बिजनका मुक्तक सुन्छौँ दुईवटा सुनौँ बिजन तपाईँका मुक्तक म एउटा मेरो एकदम आमाले मन पराउनु भएको मेरो हजुरआमाले मलाई यो मुक्तक भन्दाखेरि जहाँ पनि तैँले भन्नुपर्छ भनेको एउटा मुक्तक भन्छु नारीले नारीलाई नै हिप्छन् आजभोलि नारीले नारीलाई नै हिप्छन् आजभोलि दुई ढुङ्गाको तरुल जस्तै चेप्छन् आजभोलि नारीले नारीलाई नै हेप्छन् आजभोलि दुई ढुङ्गाको तरुल जस्तै चेप्छन् आजभोलि बोक्सी भूत प्रेत अनि कुनी के के भन्छन् बोक्सी भूत प्रेत अनि कुनी के के भन्छन् दुनियाँको तिरस्कार खेप्छन् आजभोलि नारीले नारीलाई नै हेप्छन् आजभोलि दुई ढुङ्गाको तरुल जस्तै चेप्छन् आजभोलि म अर्को मेरो अर्को मुक्तक भन्छु म शब्दवाटिकामा भएको कारणले म एउटा शब्दवाटिकाकै मुक्तक भन्न चाहन्छु शब्दवाटिका छ र त सान्छ वीरेन्द्रमा शब्दवाटिका छ र त सान्छ वीरेन्द्रमा साहित्यकारको छुट्टै पहिचान छ वीरेन्द्रमा शब्दबाटिका छ र त सान छ वीरेन्द्रमा साहित्यकारको छुट्टै पहिचान छ वीरेन्द्रमा एक दिन हाम्रो पालो अवश्य आउनेछ एक दिन हाम्रो पालो अवश्य आउनेछ फलाउने फुलाउने भगवान् छ वीरेन्द्रमा शब्दबाटिका छ र त सान छ वीरेन्द्रमा साहित्यकारको छुट्टै पहिचान छ वीरेन्द्र हामी दामुतर्फ लाग्न चाहन्छौँ दामुका पनि लगातार दुईवटा मुक्त छन् अब दामु आमा भन्नुहुन्थ्यो आँखाको तारा हो तिमी आमा भन्नुहुन्थ्यो आँखाको तारा हो तिमी बुढेसकालको मेरो सहारा हो तिमी आमा भन्नुहुन्थ्यो आँखाको तारा हो तिमी बुढेसकालको मेरो सहारा हो तिमी मेरो झुपडीमा भोट माग्न नेता आएथे मेरो झुपडीमा भोट माग्न नेता आएथे औँलाले देखाउँदै भन्नुभयो ज्यानमा रह तिमी मेरो आमा भन्नुहुन्थ्यो आँखाको तारा हो तिमी बुढेसकालको मेरो सहारा हो तिमी बाटोमा नै युवतीको बलात्कार हुन्छ बाटोमा नै युवतीको बलात्कार हुन्छ अनि पत्रकारलाई नयाँ समाचार हुन्छ बाटोमा नै बालिका युवतीको बलात्कार हुन्छ अनि पत्रकारलाई नयाँ समाचार हुन्छ जब उनले अङ्ग अङ्ग देखाउने छिन् जब उनले अङ्ग अङ्ग देखाउने छिन् तब मात्र उनको रोजगार हुन्छ बाटोमा नै युवतीको बलात्कार हुन्छ अनि पत्रकारलाई नयाँ समाचार हुन्छ पुगा निकै मिठा मुक्तक र सवाल जवाफमा केन्द्रित राखेको केही मुक्तक हामी सुनिसकेका छौँ हामी कार्यक्रम अन्त्यमा पनि छौँ र सवाल जवाफसँगै गएको साथै अन्त्यमा मैले तपाईँको तपाईँको लागि राखेको सवाललाई फेरि फेरि म अपडेट गर्दैछु फेरि तपाईँले टिप्न भ्याउनु भएको छैन भने तपाईँ कपी र कलम तयार गर्दै गर्नुहोस् हामी अन्त्यमा छौँ बिजन बाबु खनाल र दामोदर सापकोटा अन्त्यमा मैले भन्न छुट्याएका केही कुराहरू अथवा यहाँलाई भन्न मन लागेका केही कुराहरू कृपया अन्त्यमा हामीलाई यो प्रोग्रामसम्म ल्याएर जुन साथ र सहयोग अनि आफ्ना मनमा लागेका केही भावना अथवा भनौँ आफ्ना साहित्यिक रचनाहरू सुनाउने मौका दिनुभयो म यसमा चाहिँ सुनिलजीप्रति एकदम आभारी छु त्यस्तै गरी ध्रुव ध्रुवतारा एफएमप्रति त झन् आभारी हुने कुरा नै भयो त यो अवसर दिलाइदिनु भयो Dhruva FM Dhruva Tara FM eighty nine point eight mega सम्पूर्ण परिवारप्रति एकदम आभारी छु र अहिले रेडियो सुनेर बस्नुभएका लाखौँ लाख श्रोताहरूप्रति पनि म एकदम आभारी छु भन्नुपर्छ अन्त्यमा दामोदर सापकोटा दामो अन्त्यमा यहाँ बोलाएर हाम्रो रचनाहरू सुनाउन दिनुभएकोमा म पहिला सुनिलजीलाई र यस ध्रुवतारा एफएमलाई धन्यवाद दिन चाहन्छु उहाँले नै यहाँ बोलाएर हाम्रो आवाज सबैको अगाडि पुर्याउने कोसिस गर्नुभएको छ र हाम्रो आवाजलाई सुनेर झर्को नमानिकन सुनिदिने सम्पूर्ण श्रोताहरूलाई पनि म धन्यवाद दिन चाहन्छु पुका स्टुडियोसम्म आइदिनु भयो र यहाँहरू दुवैजनालाई धेरै धन्यवाद र अन्त्यमा यति भन्छु मैले जुन लक्ष्यका साथ यहाँहरू साहित्य क्षेत्रमा कलम चलाउँदै हुनुहुन्छ यहाँका ती चलिरहेका कलमहरू अझ निखारिँदै जाओस् र यहाँ यहाँहरूले चाल्दै गरेका ती पाइलाहरू कहीँ कतै नलर्खराउन् कार्यक्रम चाल्ने परिवारको तर्फबाट र मेरो व्यक्ति तर्फबाट यहाँ दुवैजनालाई धेरै धन्यवाद र स्टुडियोसम्म आइदिनु भयो यहाँ दुवैजनालाई पुनः एकपटक धेरै धेरै धन्यवाद ओके हामी कार्यक्रम अन्त्यमा छौँ एउटा सुन्दर आवाज म थोरै अगाडि सार्छु तपाईँ कपी र कलम तयार गर्दै गर्नुहोस् अर्को गएको साताको अन्त्यमा मैले तपाईँको तपाईँको लागि राखेको सवालको फेरि अपडेट म यहाँलाई गराउनेछु तिमीले छुँदा भए खलखल आले मागे परे मेटिन्छ कि आजै तल कपी र कलम तयार गरिसक्नु भएको छ भने साथी टिप्नुहोस् अर्को साता अर्को साताको लागि जवाफ अर्को सातासम्मको लागि जवाफ पठाउनुपर्ने सवाल म नितान्त सुनिलको व्यक्तिको सवाल म तपाईँको लागि तेर्स्याउँदैछु टिप्न भ्याउनु भएको छ भने ठिकै छ त्यसको जवाब तयार गर्दै गर्नुहोस् टिप्न भ्याउनु भएको छैन भने साथी टिप्नुहोस् अर्को साताको लागि यो सुनिलको व्यक्तिको सवाल तपाईँको लागि म सोच्दैछु त्यो दिन कस्तो होला म सोच्दैछु त्यो दिन कस्तो होला अनि अङ्गालोमा तिमी एकछिन कस्तो होला म सोच्दैछु त्यो दिन कस्तो होला अनि अङ्गालोमा तिमी एकछिन कस्तो होला दुनियाँ भोलि तिमी र म हराउनेछौ एकअर्कामा दुनियाँ भोलि तिमी र म हराउनेछौ एकअर्कामा सँगै हाम्रो स्वामी पिता रङ्गिन कस्तो होला म सोच्दैछु त्यो दिन कस्तो होला अनि अङ्गालोमा तिमी एकछिन कस्तो होला यी सवालमाथिको जवाबसँग आफूसँग रहेका मिठा रसिला मुक्तकलाई चाहनु छ यो सुनिलका वाचन वाचन होस् सिधै एसएमएस गर्नुहोस् अन्ठानब्बे चार बाहन्न सात सात सात पाँच आठ यानि कि अन्ठानब्बे चार सय बाहन्न सत्तर सात सय अन्ठाउन्नमा तपाईँ सिधै एसएमएस सँगै फेसबुक युजर हुनुहुन्छ फेसबुक चलाउनुहुन्छ भने W W W dot Facebook dot com slash चार लाइन मुक्तक सिएस एएआर चार एलआइएन इलाइन एम युकेटिएके मुक्तक सर्च गर्नुहोस् एउटा पेज भेट्टाउनुहुन्छ त्यो पेजमा लाइक दिनुहोस् र आफ्नो मुक्तक त्यहीँ पोस्ट गर्न सक्नुहुन्छ तर स्टाटसहरू राखेको यो मुक्तको कमेन्ट बक्समा आफ्नो जवाब पनि पोस्ट गर्न सक्नुहुन्छ एसएमएस गर्नुहुने र फेसबुकबाट मुक्तक पठाउने तपाईँलाई धन्यवाद तपाईँको मुक्तक आज मैले लिन अरू साथ पक्का तपाईँका तिन मुक्तकहरू म ससम्मान वाचन गर्नेछु अन्त्यमा छ बिता हुनुपर्छ रेडियो स्टेसन साथ दिनुभयो यहाँ सम्पूर्ण मुक्तक मनलाई सधैँ आभार मेरो आवाज तपाईँको रेडियो स्टेसन पुर्याउँदै तपाईँ र मेरो पेता अझ निकट बनाउन सकेर मेरो आत्मीय साथी श्यामलाई प्राप्त सहयोगको लागि धेरै धेरै धन्यवाद दिई कार्यक्रम कार्यक्रम चारलाई लाइन मुक्तक आजको यो श्रृङ्खलाबाट आजका मुक्तकी साथीहरू दया बिजन बाबु खनाल दामोदर सापकोटा दामुसँगै तपाईँकै मुक्त मुक्तक मनको साथी सुनिल बिदा हुन्छु नमस्कार यहाँको बाँकी पल शुभ बितोस् शुभरात्रि शुभ सपनी तिम्रो जोवनले मलाई पानी पिउने बनाएको छ तिम्रो जोवनले मलाई पानी पिउने बनाएको छ तिम्रो जोवनले मलाई हामी तिमी बनाएको छ बिलाएरै जाऊ कलकल बिलाएरै जाऊ कलकल तिम्रो जरुरी छ बिरामीलाई हो खति झै मलाई तिम्रो जरुरी छ बिरामीलाई हो खति झै मलाई तिम्रो जरुरी छ भुतुक्कै पार्यौ नि मलाई पल पल झट्टै पार्यौ मलाई पल पल ओ भुतुक्कै पार्यौ मलाई पल पल